संसार आँखाको नानीलाई एउटा कुरा भन्नु छ सानीलाई अझै नि म माथि तिमीलाई शङ्का छ म तिम्रो भइसके कसैको हुन्न पसुङ तिमीलाई शङ्का छ र म तिम्रो भइसके कसैको हुन्नहरू तिम्रै हो मलाई विश्वास गर இருக்கின்ற छै म माथि तिमीलाई शङ्का छ म तिम्रो भइसके कसैको हुन्न जेल तिम्रै हो मलाई विश्वास गर सुनाऊ मलाई विश्वास गर पसुन्जेल तिम्रै हो मलाई विश्वास गर उसकी हो माया के बुझेछु हरेक पल पल तिमी मै डुबेछु अझै नि म माथि तिमीलाई शङ्का छ म तिम्रो भइसके विश्वास गर माया के बुझेछु हरेक पल पल तिमी मै डुबेछु अझै म माथि तिमीलाई शङ्का छ म तिम्रो तिम्रै हो खुसी मेरो खुसी तिमी मोटु तिमी नै ढुकु ढुकी अझै नि म माथि तिमीलाई शङ्का छ म तिम्रो भइसके कसैको हुन्न पसुन्जेल तिम्रै हो मलाई विश्वास गर मेरो खुसी तिमी बुरु तिमी नै ढुकु ढुकी अझै नि म माथि तिमीलाई शङ्का छ र म तिम्रो भइसके पसु